बीच भएका छलफलबारे सरकारलाई जानकारी गराउने निर्णय भएको जानकारी दिनुभयो थ्रेसहोल्ड र उम्मेद्वारको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने या नपर्ने फौजदारी अभियोग लागेकाहरू उम्मेद्वार बन्न पाउने कि नपाउने लगायतका विषयमा दलहरूबीच विवाद छ नेकपा एमालेका नेता रघुजी पन्तले अर्को संविधान सभाको निर्वाचनपछि बन्ने नयाँ संविधानमा भने दुईदेखि पाँच प्रतिशत थ्रेसहोल्ड राख्न सहमति भएको जानकारी दिनुभयो नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भारतले नेपाल समयमै संविधान सभा चुनाव होस् भन्ने चाहेको बताउनु भएको छ नेपाली जनसम्पर्क समिति भारतद्वारा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उहाँले चुनावका लागि भारतीय सहयोग आवश्यक रहेको बताउनुभयो चुनावका लागि भारतको सहयोग आवश्यक छ प्रधानमन्त्री समेत रहनुभएका देउवाले भन्नुभयो भारत नेपालको शान्ति समृद्धि र स्थिरता चाहन्छ नेता देउवाले आजै भारतीय जनता पार्टीकी अध्यक्ष सोनिया गान्धी भारतीय विदेश मन्त्री सलमान खुर्सेद सचिव रंजन मथाई केन्द्रीय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग भेटे समसामयिक राजनीति चुनावको तयारी लगायतका विषयमा छलफल गर्नु भएको थियो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीसँग पार्टी एकता गर्ने विषयमा कुरा नभएको प्रश्न पार्नु भएको छ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग उहाँले व्यावहारिक र सांगठनिक हिसाबले पनि यथास्थितिमा नेकपा माओवादीसँग पार्टी एकता सम्भव नरहेको बताउनुभयो प्रचण्डले आफू र मोहन वैद्य बीच गोप्य भेटवार्ता भएको भनी मीडियामा आएको समाचार सत्यता नभएको पनि जानकारी समेत दिनुभयो यद्यपि उहाँले मोहन वैद्यसँग टेलिफोनमा सामान्य कुराकानी भने हुने गरेको बताउनुभयो आउँदो निर्वाचनमा मधेसवादी राजनीतिक दलहरूसँग गठबन्धन गरेर अगाडि बढ़ने तयारी हो भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले मधेसवादी दलसँग नभई मधेसी जनतासँग मिलेर अगाडि बढ़िरहेको र यो क्रम बढ़दो रहेको जवाब दिनुभयो उहाँले थ्रेस वर्ल्ड लगायतका विषयमा उच्च स्तरीय राजनीतिक समितिमा सहमति गर्न विफल भएपछि आफूहरू सरकारलाई प्रक्रिया अगाडि बढ़ाउन दिन सहमत भएको बताउनुभयो उहाँले अब सरकारलाई निर्वाचन ऐन ल्याउन र चुनावको मिति घोषणा गर्न बाटो खुल्ला भएको टिप्पणी गर्नुभयो नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अब हुने संविधान सभाले पनि विवादित विषयमा टुङ्गो लगाउन नसकी जनमत संग्रहबाट टुङ्गो लगाउनु पर्ने बताउनु भएको छ दोस्रो पटकको संविधान सभाले पनि सबै विवादित विषयको समाधान गर्छ भन्ने विश्वास नरहेको नेता नेपालको भनाइ छ नेकपा एमाले इलाका नम्बर छ सिन्धुपाल्चोकले आज नलपुरमा गरेको कार्यक्रममा नेता नेपालले फेरि पनि विवादित विषयलाई लिएर संविधान सभा विघटन गर्नुभन्दा जनमत संग्रहबाट समाधानको उपाय खोज्नुपर्ने तर्क गर्नुभयो अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आगामी बजेट राजनीतिक सिद्धान्त र वादबाट माथि उठेर ल्याउने बताउनु भएको छ अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा गरेको कार्यक्रममा उहाँले आगामी बजेट पूर्ण रूपमा गैर राजनीतिक हुने बताउनु भयो मन्त्री कोइरालाले तोकिएकै समयमा बजेट ल्याउने तयारी भइरहेको र बजेट विकास केन्द्रित हुने पनि बताउनु र राजस्व नीतिको औजार प्रयोग गरेर बजेट ल्याउने भन्दै उहाँले यसअघि राजनीतिक ट्याग लागेर शुरू गरिएको योजनाहरूलाई विस्थापन गर्ने दावी गर्नुभयो अदालतले मागेको धरोटी रकम तिर्न नतिरेपछि डन भनेर चिनिने एमाले निकट युवा संघ नेपालका नेता परशुराम बस्नेत जेल चलान भएका छन् अवैध रूपमा अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा खेपेका बस्नेत विशेष अदालतले माएको दुई करोड़ धरौटी नबुझाएपछि आज जेलमा कोचिएका हुन् बस्नेतले एघार करोड़ एकसठी लाख एकचालिस हजार नौ सय सतहत्तर रूपियाँ अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेको छ बस्नेतकी श्रीमती अञ्जु सिंह भने साधारण तारिकमा रिया भएकी छिन् सम्पत्ति शुद्धिकरण विभागले अवैध आरोपमा अकुत सम्पत्ति कमाएको आरोपमा बस्नेतमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो उनी श्रीमती अन्जुसहित आज विशेष अदालतमा हाजिर भएका थिए सरकारले अब रूबेला विरूद्धको खोपलाई राष्ट्रिय कार्यक्रममा राखेर नियमित गर्ने भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीमा पत्रकार सम्मेलन गरी आगामी असार एक गतेदेखि नौ महिनादेखि बाह्र महिनासम्मका सबै बाल बालिकाहरूलाई रूबेला विरूद्ध खोप लगाइने जानकारी दिएको हो यसअघि लगाइँदै आएको दादुरा खोपलाई विस्थापन गरी दादुरा रूबेला खोप लगाइन लागि हो स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले खोपबाट बाल मृत्युदर घटाउन अझै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो उहाँले आगामी दिनमा अरू रोग विरूद्ध पनि खोप लगाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो रूबेला दादुरा जस्तै देखिने एक संक्रात्मक रोग हो यात्रुवाहक जीप दुर्घटना हुँदा रोल्पामा दुईजनाको मृत्यु भएको छ तीनजना गम्भीर घाइते भएका छन् सदरमुकाम लिवाङबाट जुङ्गारका लागि छुटेको रा एक झ चार शून्य एक नम्बरको जीप आज साँझ कोटगाउँ चार खोलावाङमा दुर्घटना भएको हो मृत्यु हुनेमा कोटगाउँ छ सकी बत्तीस वर्षकी हिरादेवी परियारको मात्रै शनाखत भएको प्रहरीले जनाएको छ गम्भीर घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् यस्तै प्युठानको धर्मावती गाविसको दम्तीमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ धर्मावतीबाट चिरान गाविसतर्फ जाँदै गरेको लु तेह्र पाँच एक दुई पाँच नम्बरको मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा चिरान गाविस नम्बर दुईका शिवहरी अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ लामो समयदेखि निष्क्रिय चितवनका एकचालिसवटा सहकारी खारेज भएका छन् यसरी खारेज हुनेहरूमा छ दुग्ध उत्पादक पाँच कृषि पाँच मौरी पालन तीन तरकारी तथा फलफूल उत्पादक एवं पशुपालन सहकारी रहेको भरतपुर स्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ यस्तै एघारवटा बहुद्देश्य र नौवटा बचत तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारेजीमा परेका छन् नियम बमोजिम बुझाउनु पर्ने विवरण नबुझाएका सहकारीहरूलाई खारेज गरिएको कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपाल बताउनु भयो विद्युतको पोल अड्याउन गाडिएको सेन्डमा छोइदा पर्वतको दुर्लुङमा एकजनाको मृत्यु भएको छ बाटोमा हिँडिरहेका दुर्लुङ गाविस वडा नम्बर पाँचका नारायण पौडेलको मृत्यु भएको हो नेपाल विद्युत प्राधिकरण नवलप्रासीका एक कर्मचारी घुस लिँदै गर्दा पक्राउ परेका छन् नवलप्रासीको तिलकपुर गाविसमा जनशक्ति प्राथमिक विद्यालयलाई विद्युत तार जडान गर्न गएका प्राधिकरणका फोरमेन महेन्द्र शाहनी तेत्तीस हजार घुस लिँदै गर्दा पक्राउ परेको जनाइएको छ नेकपा माओवादी मातृका समूहका कार्यकर्ताहरूले सहनीलाई पक्राउ गरेका हुन् अहिले नेपाल एफएम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 सस्तो टेलिफोन सेवा थप जानकारीका लागि पिस एक्सेस साइबर रत्नगर दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी चार सय सात मोबाइल अन्ठानब्बे चार पचास चौवालिस शून्य पचास रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट एकतीसजना हराइरहेका छन् घटनामा परि एकतीसजना उन्तीसजना घाइते भएका छन् एक मन्त्रीका अनुसार सबैभन्दा बढ़ी माझीहरू बाढ़ीका कारण प्रताड़ित भएका छन् अमेरिकाको गार्जियन पत्रिकाले अमेरिकी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईए का एक पूर्व कर्मचारीले अमेरिकी अनुसन्धान कार्यक्रमको सूचना चुहावट गरेको दावी गरेको छ पत्रिकाका अनुसार सूचना चुहावट गर्ने उन्तिस वर्षका एडवार्ड स्नेडोन सीआईए का पूर्व सहायक र हाल रक्षा विभागका ठेकेदारका रूपमा कार्यरत छन् अमेरिकी एजेन्सीहरूले लाखौं फोन रेकर्ड गर्नुका साथै मानिसको निजी भिडियो फोटो र इमेलको मदनबाज र विशिष्ट व्यक्तिहरूका विषयमा अनुसन्धान गरेको खुलासा भएको छ गोप्य रूपमा भइरहेको अनुसन्धानको विषयको सूचना चुहावट भएपछि चुहावट गर्ने व्यक्तिको खोजी भइरहेको थियो अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले फोन र इन्टरनेटमा निगरानी गरिरहेको समाचार बेलायती पत्रिका गार्जियनले प्रकाशित गरेको थियो अब खेलकुदका समाचार बोयज युनियन क्लब राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको अन्तिम क्वार्टर फाइनल खेलमा रानी पोखरी कर्ण टीम आरसीटीलाई दुई शून्य गोलले पराजित गर्दै बोयज युनियन अन्तिम चारमा पुगेको हो सेमी फाइनलमा पुग्दै कम्तीमा दुई लाख पक्का गरेको बोयज युनियनका लागि पहिलो हाफमा नै दुई गोल गरेर उसका लागि जित त्यही गोल नै प्राप्त बन्यो भोइज युनियनको सेमी फाइनल प्रवेशसँगै जारी प्रतियोगितामा सेमी फाइनलको समीकरण पूरा भएको छ यस अघि नै थ्री स्टार मनाङ मर्स्याङदी र नेपाल आर्मीले सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित बनाइसकेका छन् अब फाइनल प्रवेशका लागि बोइज युनियनले सेमी फाइनल हार युनियनले नेपाल आर्मीको सामना गर्नेछ भने थ्री स्टारसँग मनाङले प्रतिस्पर्धा गर्नेछ आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा अहिले पाकिस्तान र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा भइरहेको छ इंल्याण्डको बर्मिङहममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले जीतका लागि पाकिस्तानलाई दुई रनको चुनौती दिएको छ दक्षिण अफ्रिकाले निर्धारित पचास ओभरमा नौ विकेट गुमाएर दुई रन जोड्यो दुई रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले दुई दशमलव एक ओभरमा एक विकेटको नोक्सानीमा चार रन बनाएर खेलिरहेको छ पहिलो खेलमा पराजय बेहोरेका दुवै टोली सेमी प्रवेशको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नै पर्ने बाध्यतामा रहेका छन् पाकिस्तान आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजसँग पराजित भएको थियो भने दक्षिण अफ्रिका भारतसँग हारेको थियो नेपाल समाचारको अन्त्यमा मुख्य मुख्य समाचारका शीर्षक फेरि एकपटक निर्वाचन ऐनमा सहमति जुटाउन उच्च स्तरीय राजनीतिक समिति विफल प्रक्रिया शुरू गर्न सरकारलाई जिम्मा यता स्थितिमा नेकपा सम्भव नरहेको प्रचण्डको प्रस्तोक्ति राजनीतिक सिद्धान्त र बाँधबाट माथि उठेर आगामी बजेट ल्याउने अर्थमन्त्री कोइरालाको प्रतिबद्धता र आरसीटालाई दुई शून्य गोलले पराजित गर्दै boys union club Gorkha cup football प्रतियोगिताको सेमी फाइनलमा प्रवेश नेपाल एफएम नेटवर्कमा सामेल विभिन्न एफएम रेडियो स्टेशन र डब्लूब्लूब्लू डट एनपीबाट प्रसारण भइरहेको नेपाल समाचार आजलाई यति नै भोलि बिहान छ बजे नेपाल डायरी लिएर आउनेछौ आजका लागि भने प्राविधिक साथी डिसुजा चामलिङ राई समाचार कक्षका सबै सहकर्मी र साथी दिनेशसँगै म संगम पनि विदा हुन्छु नमस्कार शुभरात्री रेडियो अर्पण एक सय तपाईँलाई स्वागत छ रेडियो अडियो मनोरञ्जन नेटवर्कमा Singhalila FM pastor radio Sandesh Surunga Jhapa B FM ninety one point